जुन विजय विक्रम बस्नेतद्वारा निर्देशित हात लाग्यो शून्यमा राजेशलाई धोती कुर्ता काँधमा गम्छाको पहिरनमा देख्नुहुनेछ भन्ने बारेमा हामीले योभन्दा अगाडि पनि कुराकानी गरेका छौँ त मेगा स्टार वास्तवमा विभिन्न भूमिकामा सुहाउने कारणले गर्दाखेरि भए पनि अहिलेसम्म उहाँ जीवन्त रहनु भएको छ नेपाली चलचित्रमा त यसरी भर्सटाइल यी महानायकको धेरै कुराहरू सिक्न लायक छन् र अविवाहित राजेश हमालको भ्यालेन्टाइन्स डे कस्तो रह्यो त एउटा एक्सक्लुसिभ रिपोर्ट बडो गजबको रिपोर्ट हाम्रा फिल्म रिपोर्टर विजय आवाजले यो तयार पारेका छन् आउनुहोस् यही सुनौ अहिलेको लागि नेपाली समाजमा समेत बेला प्रेम दिवस अर्थात् भ्यालेन्टाइनको नसाले छप्प निकै छोएको छ विशेष गरी सहरिया युवा युवती माझ यो दिन निकै लोकप्रिय छ भ्यालेन्टाइन डे नजिकिँदै गर्दा हामीले नेपाली चलचित्र उद्योगका एकजना नायकको योजनालाई तपाईँ एक्सक्लुसिभ रूपमा प्रस्तुत गर्दैछौ अधिकांश समय एक्लै बस्न रुचाउने र युवतीबाट सकेसम्म टाढा नै रहने नायक हुन् राजेश हमाल राजेश हमालको व्यक्तिगत प्रेम जीवन आजको दिनसम्म पनि अत्याधिक गोप्य र रहस्यमय जस्तै छ हमाल प्रेमको बारेमा निकै रहस्यमय नायक हुन् उनी आफ्नो प्रेम जीवनलाई बाहिर ल्याउन चाहन्छ रहँदैनन् र सकेसम्म हमाल यो जीवनबाट सडचालिस वर्षको उमेरसम्म आइपुग्दा टाढा नै रहे जस्ता देखिन्छन् उनै प्रेममय जीवनबाट टाढा जस्तो देखिएका यी महानायकको एउटा योजना हामी आज सार्वजनिक गर्दैछौ नायक हमाल यस पटकको भ्यालेन्टाइनमा के गर्दै होलान् भन्ने तपाईँलाई खुलदुली लाग्न सक्छ लाखौं युवतीको मुटुको ढुकढुकी रहेका यी नायक यो भ्यालेन्टाइनमा एउटा योजना बुन्दैछन् सम्भवत उनको यो जीवनकै पहिलो भ्यालेन्टाइन हुन सक्छ जहाँ उनी यो भ्यालेन्टाइनको झिसमिसे अधेरीमा एक युवतीको साथमा हुनेछन् हो राजेश हमाल भ्यालेन्टाइन डेमा एक युवतीसँग डेटिङमा जाँदैछन् उनको रोजाइमा ती युवती केही समय यता पढ्दै आएकी रहेछन् यसपटक उनलाई डेटमा लाने उनको योजना छ डेटमा मात्र लानुहुन्छ कि प्रपोज पनि गर्नुहुन्छ त हमालले रहस्यको पोको खोल्दै भने यसपटक डेटिङ मात्र जाने सोच छ हमालले डेटमा लाने युवती चलचित्र उद्योग भन्दा बिल्कुल बाहिरकी हुन् त्यो दिन क्यान्डल लाइट हुनेछ एकान्त वातावरण हुनेछ रोमाञ्चित मुद्रामा राजेशले भने मेरो जीवन प्रेमका बारेमा निकै खल्लो भयो अब त्यो खल्लोपनलाई पूर्ति गर्ने सोच बोक्दैछु अनि त्यसो भए तपाईँले कसैलाई मन पराउनु भयो होइन त हमाले मुस्कुराउँदै भने अब त्यस्तै सोच्नुहोला हमाललाई हामीले फेरि प्रश्न गर्यौं यदि ती युवतीसँग तपाईँको बिहे भयो भने आश्चर्य नमान्दा हुन्छ त मुस्कुराउँदै हमालले भने अँ तपाईँ आश्चर्यमा नपर्नुहोला जीवनमा चौध वर्ष सत्र वर्ष र प्रेमका बारेमा बुझ्ने भएपछि तीनजनासँग गरी पाँच युवतीसँग आजसम्म हमालको दोहोरो प्रेम परेको रहेछ तर प्रेम भनेको उनको जीवनमा रहस्यमय जस्तै रहेछ राजेश हमाल यसपटकको भ्यालेन्टाइनमा डेटमा जाने कुरा हामीले एक्सक्लुसिभ रूपमा तपाईँलाई जानकारी गरायौं अब उनी कोसँग र कहाँ जान्छन् भन्ने पत्ता लगाउन भ्यालेन्टाइन डेमा हमालको फलो गर्ने काम हामी पत्रकारकै हो रेडियो कान्तिपुरको बाइस्कोपको लागि विजय आवाजको रिपोर्ट